हिमाली स्वरहरू अनलाइन रेडियो कार्यक्रमको साङ्गीतिक प्रस्तुति आरोह अवरोहमा म सहदेव तपाईँलाई साङ्गीतिक स्वागत गर्दछु कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा न्युयोर्क सहरबाट तयार पारिएको विविध अनलाइन रेडियो कार्यक्रम हो हिमाली स्वरहरू बिमारी स्वरहरूकै यो साङ्गीतिक प्रस्तुति आरोह अवरोहमा विभिन्न सङ्गीत कर्मीहरूसँग गरिएको साङ्गीतिक भलाकुसारी सुनाउँछौँ आज हामी भलाकुसारी गर्दैछौँ विशेष गरेर लोक गायनमा प्रसिद्धि कमाउनुभएका केही वर्ष अगाडिसम्म उहाँका गीतहरू टेलिभिजन र रेडियोमा निकै नै बस्थ्यो र आजसम्म पनि केही गीतहरू रेडियो टेलिभिजनमा बजिरहेको छ उहाँ हुनुहुन्छ गायक बुद्धि सागर बस्या छोरा नाति कन कन गर्छन् बुहारीले आँखा तर्छन् बुढेसी सिकालेमा नसकिन्छ गरी खाना नसकिन्छ मरि जान बुद्धिसागर बस्याल हालसालै न्युयोर्कमा आयोजना गरिएको श्रीमद् भागवत महापुराणमा भजन गाउन क्यानाडादेखि आइपुग्नु भएको थियो त्यही बेलामा मैले उहाँसँग भेटेर यो साङ्गीतिक भलाखुसारी गरेको छु आउनुहोस् गायक बुद्धिसागर बस्याललाई स्वागत गरौँ आजको हाम्रो साङ्गीतिक कार्यक्रम आरोह अवरोहमा बुद्धिसागरजी तपाईँलाई यदि दर्शकहरूले श्रोताहरूले सम्झिनुभयो चिन्नुभयो भनेदेखि अनि तपाईँको कुन गीत चाहिँ सबभन्दा पहिला ए यो बुद्धिसागरको गीत हो भनेर सम्झिनुहुन्छ स्पेसली um, गीत अब धेरै गीत हिट भए होइन मलाई सबै नै मनपर्छ आफूले गाएको गीतहरू तर मलाई एकदम वास्तविक एउटा नेपाली सोसाइटीमा पनि अलिकति मिल्ने खालको गीत बुढेसकालैमा भन्ने नसकिन्छ गरिखाना नसकिन्छ मरिजना बुढेसकालैमा भन्ने त्यो चाहिँ अलिकति मान्छेलाई पछि किन मान्छेको जीवनसँग एउटा एट्याच भएको कारणले गर्दाखेरि त्यो चाहिँ पछिसम्म मान्छेले सम्झेला नि जस्तो लाग्छ कसरी गीतको अलिकति गाएर सुनाउनुहोस् न नसकिन्छ गरी खान नसकिन्छ मरि जान बुढेस कालैमा छोरा नाति कान कान गर्छन् बुहारीले आँखा तर्छन् बुढेस कालैमा हो बुढेस कालैमा भरिले लाग्यो घर पोतिए घरको छानो चुइँदै गयो पानी ना भित्ता भरिले लाग्यो घर पोतिएन भकरीमा केही छैन बाँझै रह्यो बारी जति पशुपति दर्शन गरेर जाने जाऊ रोगी शरीर भयो हजुर केही हुँदैन आँखा कमजोर हुँदै गयो सुन्न छोडे कान रोगी शरीर भयो हजुर केही हुँदैन खाना उठ्न पनि सक्न छोडे कसले बेला यस्तो भई बाँच्नु पर्ने कस्तो जिन्दगानी हो कालमा नसकिन्छ गरी खान नसकिन्छ मरि जान है छोरा नाति कन गर्छन् बुहारीले आँखा तर्छन् बुढेस कालमा नसकिन्छ गरी खान नसकिन्छ मरि जान बुढेस कालमा हिमाली सुरहरू नेपाली मनरा नेपालीपनसँग नजिकै हुनु है नजिकै हुनु यस्तो सिंह गीत तपाईँको छ र अहिले पनि यो गीत तपाईँको सुनिन्छ अनि यस्तो राम्रो गीत गाउँदा गाउँदै तपाईँ त चटक्क माया मारेर क्यानाडा क्यानाडातिर आउनुभएछ अनि नयाँ गीतहरू अब श्रोताहरूले कहिले सुने तपाईँको अब यस्तो हो वास्तवमा अन्त मैले अब धेरै गीत गाएँ नेपालमा विशेष गरी लोकगीतहरू बढी अन्त म क्लासिकलमा पनि मैले अध्ययन छ मेरो स्पेसल इन्डियन क्लासिकलमा तर मैले लोकगीतहरू लोकगीतमा पनि अलिकति मैले अलिकति टिपिकल लोकगीतहरूलाई पनि मैले र अलिकति एउटा समाज लोकगीत भनेको एउटा समाजको एउटा समाजबाट निस्किने गीत एउटा समाजको रिप्रेजेन्ट गर्छ जसले त्यही भएर मेरो प्रायः गीतहरूमा मैले एउटा समाजमा घट्ने घटनाहरूलाई एउटा मायाप्रति भन्दा भन्दा पनि त्यता बढी गाएँ मैले र जस्तै म हिँड्ने कुरामा अब एउटा लाइफमा के हुने रहेछ मान्छेले हरेक मान्छेले एउटा अपर्च्युनिटी होइन मान्छे आफूलाई अपग्रेड गर्ने एउटा मान्छे जब सन्तुष्टि हुन्छ एउटा सन्तुष्टिको जब एउटा चाहिँ मात्र सन्तुष्टि लिमिटेसनै हुँदैन होइन मान्छेको एउटा कुरामा सन्तुष्टि म चाहिँ है मेरो कुरा म चाहिँ अलिकति आफूलाई पनि अलिकति अपडेट गर्न चाहने अब पढ्न पनि अब अलिकति संसारको बारेमा मेरो जान्ने इच्छा पनि थियो नेपालमा हो र साहित्यको अङ्ग्रेजी साहित्यको विद्यार्थी भएको कारणले गर्दा पनि र मैले त्यो अपर्च्युनिटीलाई मैले एउटा चाहिँ ग्राप गरेको मात्रै हो होइन मैले अहिले पनि म्युजिक मैले कन्टिन्यू गरिरहेको छु मैले पढिरहेको छु साउन्ड इन्जिनियरिङ गरिरहेको छु मैले स्पेसली कम्पोजिसनको पार्टमा म छोडेको छैन अब स्पेसली मैले अलिकति नेपाल गएर अलिकति डिफ्रेन्ट टाइपको गीतहरू रेकर्ड गरेर त्यो श्रोताहरूमा आज आउने चाहिँ मेरो चाहिँ प्रयास भइरहेछ होइन म हिँडिरहेको छु होइन अहिले हाम्रो भेटघाट भएको सन्दर्भ चाहिँ न्युयोर्कमा हो र हामी यो कुराकानी गरेको समय दिन भनेको अगस्त महिनाको सोह्र तारिक हो अनि आज यो सोह्र तारिक बिहान चाहिँ न्युयोर्कमा आयोजित एउटा साप्ताहिक जुन सप्ताह थियो त्यो सकिएको भोलिपल्ट हामी कुराकानी गर्दैछौँ र यो सप्ताहभरि यो साताभरि तपाईँको स्वर न्युयोर्कमा बस्नुभएका र त्यो कार्यक्रममा आउनुभएका धेरै भक्तजनहरूले सुन्नुभयो र तपाईँको लोक भजनमा नाच्नु पनि भयो तपाईँले यति धेरै भजनहरू गाउनु हुँदो रहेछ यति मिठो भजनहरू गाउनुहुँदो रहेछ यस्तो भजनहरू तपाईँले रेकर्ड गर्नु पनि भएको छ कि खास मैले अनेस्टली भन्दाखेरि मैले अब भजन त एउटा नेपाली कल्चर नेपाली होइन त्यो माटोमा हुर्केपछि गाउँमा स्पेसली लोक भजन गाउने चलन नै हुन्छ एउटा हाम्रो संस्कार संस्कृति पनि हो तर पेसावत त्यो हिसाबले अब मैले चाहिँ खासै भजनहरू गाइन तर जुन दिनबन्धु पोखरेल गुरु हुनुहुन्छ उहाँको बुवा हुँदाखेरि नै बुवा चाहिँ मेरो फ्यान पनि हुनुहुन्थ्यो निकै मन पर्थ्यो मेरो गीतहरू म उहाँको भजन चाहिँ निकै सुन्थ्यो एउटा लोक टाइपको एउटा मन छुने मान्छेलाई नचाउने टाइपको हुन्थ्यो अब जुन एउटा ग्रेट अपर्च्युनिटी पनि हो मलाई अब दिनबन्धु पोखरेल मेरो साथी पनि हो पर्सनल तर पनि एउटा एउटा समाजमा यति ठुलो काम गर्नुभएको होइन आफ्नो साथी अथवा जसले गरे पनि उहाँले चाहिँ भन्नुभयो बुद्धिजी म चाहिँ न्युयोर्क आउँदै गर्दैछु तपाईँ पनि आइदिनुहोस् न भन्नु मलाई चाहिँ एकदमै एकदमै खुसी लाग्यो र यहाँ आएर मैले उहाँसँग गीत गाएँ प्रायः मैले सुनेका भजन चाहिँ थिएनन् उहाँलाई उहाँका भजनहरूलाई मैले यसो सपोर्ट गरे मात्रै हो होइन तर त्यो सबै एउटा लोक भाकाको भएको कारणले गर्दाखेरि मलाई चाहिँ एकदम इजी पनि भयो र मेरो सायद मेरो लय पनि मिल्यो होला होइन हजुर तपाईँले यो साताभरि गाउनुभएको भजन मध्येमा तपाईँ कुन कुन भजन सम्झेर तपाईँ क्यानाडा जाँदै हुनुहुन्छ भजन त मैले वास्तवमा अलिकति अब यहाँ आएपछि नेपाल छोडिसकेपछि होइन मान्छेको जिन्दगीमा उतार चढावहरू हुन्छन् होइन र मैले एउटा के कुरा चाहिँ मलाई स्पेसली मैले मेडिटेसन पनि प्राक्टिस गर्छु जुन बुद्धले पत्ता लगाएको कुरा छ एउटा ह्याप्पिनेस र पिसको कुरा होइन त्यसपछि मलाई अलिकति आध्यात्म बादतिर अलिकति झकाव भयो होइन मान्छेको लाइफमा चाहिँ यो आध्यात्मवाद भन्ने कुरा मान्छेमा नभइ नहुने कुरा रहेछ होइन त्यही भएर अब त्यस्ता चिजहरू मान्छे ह्याप्पी हुने मान्छेमा शान्ति हुने भनेको यस्तै भजनहरू गाएर यस्तै दिनबन्धुले बनाएर भने जस्तै कर्म गर्नेले धर्म गर्नेले कहिले दुःख पाउँदैन भने जस्तै होइन त्यो मान्छे त्यस्तोतिर म तर भजन भनेर अब जति जतिखेर पनि भजन गाउने त्यस्तो अब छैन मैले यहाँ हो होइन एउटा सानो भजनको टुक्राहरूलाई सुनाइदिनुहोस् न तपाईँले धेरै त्यहाँ भक्तजनहरू नाच्नु भएको धेरै मन पराउनु भएको भजन कुन थियो अब त्यहाँ धेरै भजनहरू गाइयो हामीले गाउन त प्रायः जस्तो लोक लोक भजनहरू नै गाइयो पऱ्यो होइन अब एउटा चाहिँ मैले गाएको त्यो हे हरि हरि भनन उनको दर्शन हरि हरि भनन उनको दर्शन हे हरि हरि भनन उनको दर्शन وصف सबभन्दा ठुलो कुरा त हेर्नुहोस् हामी अब यति टाढा छौँ होइन हरेक चिज मिक्स छ आफ्नो कल्चर भाषा होइन संस्कृतिहरू अथवा नेपालीपन जुन हामी एउटा नेपालमा बसेर गाउँमा बसेर भजन गाउने होइन एउटा एउटा त्यो खालको एउटा इन्भाइरोमेन्ट थियो हामी मिस्किरहेको छौँ विदेश भएर त्यो चाहिँ सबभन्दा ठुलो कुरा त्यो पाइयो सबैको घाँटीमा चाहिँ हरे कृष्ण हरे राम लेखेको चाहिँ पहेँलो होइन त्यो त्यो सबैले हामी लगायो त्यो ढाका टोपी लाएर त्यसपछि आमा दिदी साडी चोलो लाएर होइन नाच नेपाली भजनमा नाच्दाखेरि बस्दाखेरि अथवा त्यो दिन दिनबन्धु पोखरेल त्यहाँ नेपाली ड्रेस लगाएर बस्दाखेरि यति फिल भयो कि मलाई न्युयोर्कमा छु भन्ने मलाई फिलै भएन वास्तवमा एउटा नेपालको गाउँमा अथवा कुनै कुनै ठाउँमा चाहिँ भजन गाइरहेको एउटा अनि अर्को कुरा फेरि अब ग्रेट कज होइन यति बाहिर बसेको एउटा कला संस्कृतिको एउटा संरक्षण गर्नलाई जुन यहाँहरूले गर्नुभयो न्युयोर्कमा स्पेसली त्यो एउटा विशेष गरी त्यो काम जुन यहाँहरूले आँट्नु भएको छ नि त्यसमा समावेश हुनु पाउँदाखेरि सबभन्दा ठुलो कुरो त्यही लाग्यो र अब आफ्नो पेसाले पनि फेरि अब प्रोफेसन सिङ्गिङ भएको कारणले गर्दाखेरि सबै म्युजिसियन दाईहरू सबै प्रोफेसनल हामी दस वर्ष अगाडि काम गरेको दाईहरू है अब दिनबन्धु साथी गुरु जे भनौँ होइन उहाँहरूसँग अनि यहाँहरूसँग सबैसँग बस्दाखेरि रमाइलो अब त्यो मैले यसरी यसको सबै छैन अनेस्टली धेरै खुसी छु म हजुर अनि अब यो खालको इन्भाइरोमेन्ट यो खालको वातावरण क्यानाडामा सृजना गर्न कतिको गाह्रो सजिलो कस्तो छ अनि गाह्रो छैन अब म चार वर्ष भयो त्यहाँ बस्नु आएको तर मैले जति पनि अब स्पेसली यो खालको त भएको छैन इभेन्टहरू यो त अब ग्रेट अब यसलाई मैले के यसको चाहिँ अब यो कन्सर्ट होइन यो त यो एकदमै राम्रो एउटा मान्छे आएर एउटा डोनेसन गर्ने एउटा मैले अघि भनिहालेँ मान्छे लाइफमा जे गर्छ पैसा कमाउँछौँ बिहा गर्छौँ बच्चा बच्ची पाउँछौँ घर बनाउँछौँ एउटा करियरको लागि हामी चाहिँ अगाडि बढिरहेको छौँ दुईटा कुराको लागि एउटा चाहिँ ह्याप्पिनेसको लागि एउटा पिस शान्तिको लागि होइन र यो चिज भनेको यस्तो चिज रहेछ कि दुईटै चिज पाउने चिज रमाइलो पनि हुने मान्छेको मनमा शान्ति जब शान्ति हुन्छ नि तबसम्म मान्छेले केही काम गर्न सक्छ क्या लाइफमा त्यो चिज यसबाट पाएको हुँदाखेरि अब अहिलेसम्म हामी यस्तो खालको प्रोग्राम गरेका छैनौँ त्यहाँ हामीले गर्ने विशेष गरी अब फेस्टिभलहरू कल्चर फेस्टिभलहरू अनि अब फन्ड रेजिङ प्रोग्रामहरू हामी मिलियन्स अफ डलर पनि उठाएको छौँ त्यहाँको अर्गनाइजेसनहरूलाई त्यो चाहिँ अब हामी म दिनबन्धु गुरुसँग कुरा पनि गरिरहेको छु सायद दुई चार महिनाभित्रमै म चाहिँ क्यानाडामा एउटा एउटा नभनौँ किनभने अलिकति सिटी टाढा टाढा भएको कारणले गर्दाखेरि हामी दुई तिनवटा प्रोग्राम त्यहाँ गर्छौँ हन्ड्रेड पर्सेन्ट हजुर अनि अब अलिकति कुरालाई अब हाम्रो यो विदेशतिर भएका नेपालीहरूतर्फ लैजाउँ र विशेष गरेर कलाकारहरूलाई धेरै आरोप लाग्ने गर्छ होइन धेरैले भन्नुहुन्छ कलाकारहरू तपाईँहरू जस्तो ट्यालेन्टेड कलाकारहरू सबै विदेशमा पलायन भयो पलायन हुनुभयो भन्नुहुन्छ तर म चाहिँ के भन्छु भने पलायन होइन विदेशतिर नेपालीहरू पलाएका छन् उम्रेका छन् नयाँ नयाँ स्वरूपमा जन्मेका छन् भन्नुहुन्छ तपाईँलाई त्यस्तो लाग्छ अब एउटा कुरा है अब अनेस्टली मैले भन्दाखेरि प्राक्टिकल रूपबाट भन्दाखेरि जस्तै एउटै कलाकार देशमा बसिराख्यो भने उसको मात्रै मात्रै वर्चस्व भइरहेको हुन्छ होइन जब त्यो कलाकारले छोड्छ नि त्यसपछि अरू कलाकारहरू जन्म जन्माउँछ प्र्याक्टिकल वेबाट यसमा कुरा गरिरहेको छु एउटा त्यो फाइदा अनि अर्को कुरा के छ भन्नुहुन्छ भने मैले त के भन्छु भने नेपालमा भएका हरेक नेपाली एकपल्ट विदेश आउनु गर्नुपर्छ सिक्नुपर्छ अनि फर्किनुपर्छ अनि त्यसपछि यहाँका कुराहरू छ किनभने हामीले धेरै कुरा सिक्नुपर्नेछ लाइफमा भनिन्छ नि कि पढेर जानिन्छ कि पढेर जानिन्छ होइन विदेशमा हेर्नुहोस् पढेर जानिन्छ हेर्नुहोस् पढेर भन्दा पनि किनभने यो सिस्टम भयो अब सभ्यता सुरु भएको त्यहीबाट विकास सुरु भएको छ होइन तर मान्छेले अपर्च्युनिटीलाई मान्छेले ग्राप गर्न सकेन भने मान्छे जस्तै होइन पलायन पलायनको कुरा चाहिँ मैले मान्दिनँ किनभने पलायन भनेको एउटा मान्छेलाई आफूलाई एउटा जहाँ जे गर्दा सन्तुष्टि हुन्छ त्यो गर्ने एउटा मानवको अधिकार पनि हो होइन अब हरेक मान्छे कोही अशान्ति भएर हिँडे होला छोडेर कोही चाहिँ अब अपर्च्युनिटीलाई अब मैले अलिकति आफ्नो आफूलाई प्रोग्रेस गर्छु भनेर हिँडे आउला त हरेक मान्छेमा डिपेन्ड हुन्छ तर पलायन भन्दैमा त्यस्तो पलायन भनेर चाहिँ शब्द चाहिँ वर्ड प्रयोग गर्न चाहिँ नमिल्ला अब मैले त के भन्छु भने हामीले सिकेका कुराहरू अब यहाँका कुराहरूलाई हामीले आफ्नो देशमा पनि सदुपयोग गर्न सक्यो भने ठुलो कुरा हुन्छ अनि अर्को कुरा हेर्नुहोस् देश छोडेपछि बल्ल देशको माया लाग्छ अब नेपालमा बस्नेहरूलाई यो कुरा थाहा नहोला जति पनि यो रेडियो सुनिरहनु भएको छ अनलाइन रेडियो हिमाली स्वरहरू उहाँहरूलाई फिल भएको छ होला अहिले मैले जुन भजन म आफैले भजन गाउँथिनँ अनेस्टली होइन तर यहाँ आएपछि एउटा एउटा सद्भाव एउटा माया एउटा भावना होइन एउटा आफ्नो कल्चरप्रति एट्याचमेन्ट चाहिँ विदेशमा बसेको थाहा भएपछि जुन हामी दुःख भोग्छौँ नि त्यसपछि बल्ल आमा सम्झिन्छौँ समाज सम्झिन्छौँ साथीभाइ सम्झिन्छौँ कल्चर होइन अब यहाँ विदेशमा आएर के को अब पप गीत भनौँ अरू अरू टाइपको मोडर्न गीतहरू यहाँ त अहिले त्यही त्यहीबाट अहिले लोकगीतमा मान्छे झुम्ने कारण एउटा आफ्नो पन के एट्याचमेन्ट छ नि त्यसले गर्दाखेरि विदेशमा बसेर नेपाल बिर्सियो नेपालबाट पलायन भयो भन्नु मिल्दैन तर एउटा कुरो म के भन्छु भने म धेरै कलाकार साथीहरूलाई पनि भेटेँ आफूमा जो कला छ विदेशमै भए पनि त्यसलाई अलिकति अब यहाँको स्टाइल अनुसार पनि अलिअलि अध्ययन गर्ने होइन त्यसलाई अलिकति परिमार्जन गर्ने हो कि अथवा केही सिक्ने हो कि त्यो चाहिँ मैले गर्न अनुरोध गर्छु होइन किनभने एउटा कला भनेको भनिन्छ नि सरस्वती अथवा भगवानको एउटा बास हुन्छ एउटा देन हो त्यही भएर यस्तो कुरालाई नछोडिदिन म चाहिँ रिक्वेस्ट गर्छु साथीहरूलाई र मैले पनि तिन चार वर्ष मैले अहिलेसम्म मैले गीत रेकर्ड गरेको छैन मैले तर मैले चाहिँ अब फ्युचर प्लानिङ मैले गर्दैछु त्यही भएर जहाँ भए पनि होइन आफ्नो कलालाई चाहिँ नबुझ्छन् किनभने ड्रिम्स एकदम राम्रो कुरा अनि अब यो बिचमा अलिकति हाम्रो कुराकानीलाई ब्रेक गरेर थोरै तपाईँको अर्को चर्चित गीत दर्शकहरूले अहिलेसम्म पनि सुन्नु सुनिरहनु भएको कुनै गीत छ भने त्यो सानो एक्सप्रेस सुनौ न अब गीतहरू प्रायः जस्तो गीतहरू अब हिटै थियो नेपालमा अब मैले चाहिँ अब अर्को चलेको एउटा एउटा अलिकति झ्याउरे टिपिकल विशेष गरी बटौली बजारको गीत छ पहिला पहिला हाम्रो बाजेहरू नुन किन्न जाँदाखेरिको गीत है त्यो चाहिँ हे बाजे कपालामा सुन माया जो जो लैना भैँसी हुन्थ्यो लेख बेसी पाइ हुन्थ्यो घिउ हुन्थ्यो टिन काटिन ए हाम्रा पालामा सुन माया ए भैँसी पनि थारै भयो खडेरीले खेती खायो ऋणमा थिरिन बाजेका पालामा मोहर पाथिनु न हाम्रा पालामा नुन भयो सुना माया बटौली बजारमा हाम्रा पालामा सुना माया ए भैँसी पनि थारै भए खडेरीले खेती खायो ऋणमाथि ऋणका रे आजका पालामा मोहर पछिनु न हाम्रा पालामा नुन भयो सुन माया बटोले बजारमा para जहाँ रहनी जहाँ भयनी में पलदाई रहो आपस में लड़वा बढ़ाऊँ गैरहु गीतरू उन्नति गर प्रगति गर हिमाली सोरहरू उन्नति गर प्रगति गर हिमाली सोरहरू लासमा फुर्के डोरी हुन्थ्यो छुरा पोथे टिकी लाउँथे कति राम्रो जिउडाल ए हाम्रा पालामा सुन माया केटाकेटी चिन्नै गाह्रो जोगिएर हिँड्नै गाह्रो के हो यस्तो चाल बाजेका पालामा बुढा हे हाम्रा पालामा कपाल रातो खैरो पार्छन् कानमा मुन्द्रा लगाएर खान्छन् भर्ति पछि साडी लाउँथे पछ्यौरीले मुख ढाक्थे मान्थे बर लाज ए हाम्रा पालामा सुन माया दुई बित्ताको लुगा लाउँछन् आधा शरीर नाङ्गै हुन्छ डुल्छन् साँझ साँझ का पालामा मोहर पाथिनु न हाम्रा पालामा जस्तो सट लाउँछन् झोले पर्ने पाइन्ट लाउँछन् भन्दै हिँड्छन् दादा अब फेरि एकचोटि म तपाईँको धान क्यानाडाकै नेपाली समाजतिर लान चाहन्छु यो सङ्गीतपछि हामी नेपालीहरू अब विशेष गरेर तपाईँ न्युयोर्क हुनुहुन्छ र यो एक हप्तामा तपाईँले नेपालीहरूको परिवेश अलिकति जान्ने मौका बुझ्ने मौका पाउनुभयो क्यानाडा क्यानाडामा कति नेपालीहरू हुनुहुन्छ अहिले सामान्यतया देश अलिक ठुलो भएको कारणले गर्दाखेरि एक्ज्याक्टली त भन्नु मिल्दैन तर मैले सुनेको चाहिँ दस हजार छन् भन्छन् तर क्यानाडा भनेको अमेरिकामा जस्तो पहिलेदेखि मान्छेहरू आउने बस्ने गरेका ठाउँ होइन भर्खर भर्खर नेपालीहरू आइराख्नु भएको छ जिएसटी दस हजारको हाराहारीमा हुनुपर्छ लाग्छ अनि सामान्यतया त्यहाँ नेपालीहरू के पढ्न आउनुहुन्छ कि अथवा नेपालबाट चाहिँ डाइरेक्ट त्यो पर्मानेन्ट रेसिडेन्स अब विशेष गरी त्यो पर्मानेन्ट रेसिडेन्स लिएर आउनेहरू बढी छन् होइन क्यानाडा अब त्यति साह्रै त्यति साह्रै अब चर्चित अब हुन त मान्छे सुनिरहेछन् होइन मलाई थाहा थिएन यहाँ आउनुभन्दा अगाडि होइन त्यसो भएको कारणले गर्दाखेरि मान्छे प्रायः स्टुडेन्टहरू अब त्यहाँ एजुकेसन अलिकति राम्रो भएको कारणले स्टुडेन्टहरू त्यो चाहिँ पर्मानेन्ट रेसिडेन्स भएर आएकाहरू बढी छन् हजुर अनि कामको हिसाबमा नि काम चाहिँ बढी नेपालीहरू त्यहाँ धेरै नेपालीहरू प्रोफेसनल कामवाला छन् प्रायः अब पिएचडी मास्टर्स गरेर आउनेहरू होइन त्यो प्रोफेसन भएर आउनेहरूले गर्दाखेरि अलिकति बढी चाहिँ प्रोफेसनल जब गर्नेहरू छन् मान्छे कम भएको कारणले पनि होला होइन तर जो भेराइटी छ हजुर अनि नेपाली यो सामुदायिक संघ संस्थाहरू यसो दसैँ तिहारमा जम्मा हुने चाडबाडमा जम्मा हुने नाचगान गर्ने भजन कीर्तन गर्ने परिपाटी कस्तो छ त्यो छ त्यहाँ हेर्नुहोस् उयो हाम्रो एउटा रोगै भनौँ चारजना भएपछि तिनवटा अर्गनाइजेसन हुन्छ होइन त्यो त्यहाँ पनि छ नभएको होइन जनजाति भन्ने छ नेवारहरूको नेवार गुठी भन्ने छ अब त्यो खास राम्रो त मलाई लाग्दैन किनभने हामी सबै नेपालीहरू किन हामी एउटै संस्था हुन नसक्ने होइन एनआरएन छ एनसिसिएस भन्ने छ के के के के ठाउँ ठाउँै पिछेका छन् अब त्यो एक हिसाबले राम्रो पनि हो होइन प्रोग्रामहरू भइरहेको हुन्छ यताउति हजुर अब हामी यो हिमाली स्वरहरूको अहिले कुराकानी गरेको कार्यक्रम साङ्गीतिक कार्यक्रम आरोह अवरोह हो र तपाईँ एउटा सुप्रसिद्ध सुमधुर स्वरका धनी गायक पनि हुनुहुन्छ त्यो कुराकानी गर्दैछौँ श्रोताहरूलाई तपाईँको फ्यानहरूलाई तपाईँले भन्नै पर्ने कुराहरू केही छ कि अहिले अब म छिट्टै एउटा डिटेक्टर गर्दैछु यो अलिकति डिफ्रेन्ट मेरो अहिलेसम्मको ट्र्याकभन्दा अलिकति छिट्टै खालको ट्र्याक छ छिट्टै हामी हामी यहाँ चाहिँ साथीहरूसँग पनि छौँ त्यही भएर अलिकति ऊ गरिरहेको छ दिवस एउटा कलाकार भएको कारणले पनि जहिले पनि साथीहरूसँग भइन्छ होइन अनि विशेष गरी मैले अलिकति मोडर्न टाइपको चाहिँ गीत सङ्गीतलाई वेस्टर्न प्लस नेपाली टिपिकल चिजहरूलाई मैले समेटेर गराएको छु त्यो यहाँले सुन्न पाउनुहुन्छ त्यसको नाम चाहिँ हेलो भनेर राखेको छु मैले अलिकति अलिकति इङ्ग्लिस नेपाली सबै मिक्स टाइपको छ यो र अलिकति मैले यहाँ पनि वेस्टर्न म्युजिक पढेको कारणले गर्दाखेरि नेपाली टिपिकल लोक भाका प्लस अरू कुरा मिक्स गरेर गर्दैछु त्यो चाहिँ यहाँ छिटो सुन्नुहुनेछ र हाम्रो एउटा विशेष संसारमा बस्ने संसारभरि बस्ने नेपाली युवाहरू अलिकति मिलेर हामी पनि केही गरौँ देशको लागि भन्ने प्लान पनि छ जुन हाम्रो दिनबन्धु गुरुसँग पनि हाम्रो कुरा भइरहेको छ होइन अब यहाँ सबैले सपोर्ट गर्नु होला त्यसको लागि त्यही हो त्यो त्यो तपाईँले भन्नु अन्तिममा भन्नुभयो कि युवाहरू मिलेर भन्नुभयो नि त्यसको बारेमा अलिकति अब यो के भने अब जुन अहिले हामी प्रसङ्ग यस्तो पाएकै छ दिनबन्धु गुरु यहाँनिर हुनुहुन्छ र हामी एउटा young generation especially and in this पर बाहिर जुन हामी अघि कुरा गरेर पलायन भन्नु तर पलायन नभनौँ होइन एउटा अपर्च्युनिटीलाई एउटा लिनको लागि अथवा मान्छेले आफ्नो लाइफमा फर्दर प्रोग्रेसको लागि मान्छेहरू विदेशी रहेका हुन्छन् हरेक हिसाबले फाइनेन्सियली स्ट्रङ हुनलाई अब एजुकेसनको लागि अब हामी बाहिर बसेर पनि विशेष गरी युवाहरूले देशको लागि गर्न सक्ने धेरै कुराहरू छन् जस्तै दिनबन्धु गुरुले गर्नुभएको छ एउटा एउटा युवा भएर त्यति देशको लागि एउटा दस अरब पैसा उठाउनु भनेको यो चाहिँ अब कसैले इमेजिन गर्न गर्नै नसक्ने कुरा हो होइन अब हामीहरूले पनि अब उहाँको मिसन अथवा अरू कुराहरूलाई अरू कुराबाट सपोर्ट गरेर होइन यस्ता राम्रा राम्रा मिसनहरूमा हामी सपोर्ट गर्न सक्छौँ त्यसबाट संसारभरि भएका नेपाली युवाहरू विशेष गरी होइन म यो चाहिँ आह्वान गर्न चाहन्छु हजुर हामी पनि केही गरौँ जरुर र अन्तिममा तपाईँले जुन गीती एल्बमको तयारी गर्न रहनु भएको छ हेलो त्यसको केही तपाईँसँग गीती अंशहरू केही छ हामी सुनाउनको लागि अहिले अन्तिममा जाँदा जाँदै हुन्छ यो चाहिँ अब गजल लेखाइ स्टाइल गजल हो होइन अब गायक स्टाइल अलिकति मोड हुन्छ यसमा अब इङ्ग्लिसहरू पनि हुन्छ वर्षन पछि चाहिँ अलिकति सुनाउँदैन हेलो भनी बोलाकै थिएँ मैले तिमीले कुरो सुनेनौ कि क्या हो आई लभ यु भनेकै थिएँ मैले तिमीले कुरो बुझेनौ कि क्या हो हेलो भनी बोलाकै थिएँ मैले तिमीले कुरो सुनेनौ कि क्या हो आई भनेकै थिएँ मैले तिमीलाई कुरो बुझिनौ कि क्या अब बाँकी कुरा चाहिँ हामी सबै गीत आइसकेपछि बुझ्नेछौँ र तपाईँले समय दिनुभयो यहाँ भेटघाट भयो साह्रै खुसी लाग्यो र फेरि पनि हाम्रो कुराकानी जरुर भइरहनेछ है धन्यवाद जुन उद्देश्य लिएर आउनु भएको छ होइन सफल होस् र जुन यो हिमालय स्वरहरू हेर्नुहोस् नामै यस्तो मिठो छ होइन सायद यहाँको यो अनलाइन जाने प्रोग्राम जुन नेपाली इन्फर्मेसनहरू दिनुहुन्छ नेपाली कल्चरका कुरा गर्नुहुन्छ नेपाली संस्कृतिका कुरा गर्नुहुन्छ होइन एउटा एउटा नन प्रफिट हिसाबले होइन यहाँको सफलता हुँदै जाओस् र वास्तवमा हामीले <clears throat> बाहिर बसेर पनि जुन तपाईँले गर्नुभएको छ यस्तो चिजहरू गर्नु पनि ठुलो कुरा हो होइन एउटा आर्टिस्टलाई चाहिँ सपोर्ट गर्नु नेपाली कल्चरलाई सपोर्ट गर्नु होइन एउटा आफूले आफ्नो बाध्यता छँदैछ होइन यहाँले गरिराख्नु भएको छ यहाँको सफलताको कामना त्यसै गरी सुनिदिनु हुने त श्रोताहरू दर्शकहरूलाई पनि जुन हिसाबले विदेशतिर आउनु भएको छ होइन सफलताको कामना गर्छु थ्याङ्क यू आटेकी पुतली बनेर कहाँ जान आटेकी छमछम भाउजूले देउरानी ल्याउ देवर भन्छन् भाउजूले देउरानी ल्याउ देवर भन्छन् भाउजूले पुग्दै आरोह अवरोहमा आज हामीले खलाकुसारी गऱ्यौँ विशेष गरेर लोक गायनमा प्रसिद्धि कमाउनुभएका लोक गायक बुद्धिसागर बस्यालसँग बुद्धिसागर बस्याल आजभोलि क्यानाडामा बसोबास गर्नुहुन्छ तपाईँलाई यो साङ्गीतिक कार्यक्रम कस्तो लाग्यो आफ्नो सल्लाह र सुझावहरू लेखी पठाउनुहोला हाम्रा अन्य विविध रेडियो कार्यक्रमहरू इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा सधैँ सुन्न सकिन्छ नेपाली सङ्गीत विविध अनलाइन रेडियो कार्यक्रमहरू समुदायका विविध गतिविधिको लागि हिमाली सोहरू सधैँ सुन्नुहोस् म सहदेव साङ्गीतिक कार्यक्रम आरोह अवरोहबाट आजको लागि छुट्टिन्छु अब फेरि अर्को कार्यक्रममा म नयाँ साङ्गीतिक हस्तीहरूसँग यस्तै कुराकानी गर्दै आउनेछु सङ्गीतमय रहोस् तपाईँको यात्रा हाम्रो शुभकामना नेपाली मन र नेपालीपन सँग नजिक जननी जन्म भूमि यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू